काङ्ग्रेस माओवादी केन्द्र र मधेसी मोर्चा मोर्चाबीच राजनैतिक समझदारी कायम गर्न कार्यदल गठन गर्ने सहमति पछिल्लो राजनैतिक अवस्थाको विषयमा ओली र बीच छलफल दिपायलमा बन्दको विरोध गर्दै यात्रुहरू आन्दोलनमा सुदूरपश्चिममा अझै एक र दुई दिन भीषण वर्षाको सम्भावना अमेरिकामा राष्ट्रपति पदकी सम् उम्मेद्वार क्विन्टलको चुनावी अभियानको वेबसाइट ह्याक सिरियाको एक प्रसुति अस्पतालमा हवाई आक्रमण र रियो ओलम्पिकमा सहभागी हुने नेपाली खेलाडी तथा प्रशिक्षकको विदायी अस्ट्रेलिया विरुद्धको पहिलो टेस्ट क्रिकेटमा श्रीलङ्काको सनसनीपूर्ण जित प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको राति दस बजेको युनिटी खबरमा स्वागत छ म तपेन्द्र विष्ट खबर अब विस्तारमा सुन्नुहोस् नेपाली कांग्रेस नेकपा माओवादी केन्द्र र मधेसी मोर्चाबीच राजनैतिक समझदारी कायम गर्ने कार्यदल गठन गर्ने सहमति भएको छ सरकार गठनको तयारीमा रहेका कांग्रेस र माओवादीका केन्द्रका शीर्ष नेताहरूले शनिबार मधेसी मोर्चाका नेताहरूसँग छलफल गरी राजनैतिक समझदारी बनाउन नौ सदस्यीय कार्यदल गठन गर्ने सहमति गरेका हुन् सिंहदरबारमा भएको बैठकमा कार्यदलका सदस्यको टुङ्गो चाँडै लगाउने सहमति भएको छ कार्यदलमा तीनै पक्षका तीन तीन जना रहनेछन् बैठकमा काङ्ग्रेस र माओवादी केन्द्रले मधेसी मोर्चालाई सरकारमा सहभागी हुन आग्रह गरेका थिए तर मोर्चाले आफूहरूका केही माग पूरा नभएसम्म सरकारमा सहभागी हुन नसक्ने जवाब दिएपछि समझदारी बनाउन भन्दै कार्यदल गठन गर्ने सहमति भएको तमलोपा अध्यक्ष महन्त ठाकुरले जानकारी दिएका छन् बैठकमा कांग्रेस सभापति शेरबहादुर देउबा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव तमलोपाका अध्यक्ष महन्त ठाकुर सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो लगायतका सहभागी थिए प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बीच मुलुकको पछिल्लो राजनैतिक अवस्थाको विषयमा छलफल भएको छ प्रधानमन्त्री निवास बालोटारमा शनिबार भएको भेटवार्तामा अध्यक्ष दहालले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीलाई राष्ट्रिय सहमतिको सरकार गठन गर्न र त्यसका लागि सहयोग गर्न आग्रह गरेका थिए राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतिको सरकार गठनका लागि दलहरूलाई दिएको समय सीमा आइतबार सकिन लागेको अवस्थामा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भेटवार्ता भएको हो राष्ट्रिय एजेन्डा मिलेर अगाडि जाने अवस्था रहेको भए पनि तत्काल आफ्नो पार्टी सरकारमा सहभागी हुने सम्भावना कम रहेको भन्दै प्रधानमन्त्री ओलीले अध्यक्ष दाहाललाई जानकारी गराएका थिए अध्यक्ष दाहालको सचिवालयले जारी गरेको प्रेस नोटमा छलफलका क्रममा मुलुकको पछिल्लो राजनैतिक अवस्था नयाँ सरकार गठन संविधान कार्यान्वयन लगायतका विषयमा दुई शीर्ष नेताबीच भेटवार्ता भएको जनाइएको छ एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर नयाँ सरकारको गठनको प्रक्रियामा माओवादी केन्द्र अगाडि बढिरहेका बेला भएको भेटवार्तामा दुई दलबीच पछिल्लो दिनमा बढेको दूरी घटाउने र राष्ट्रिय मुद्दामा मिलेर जाने सहमति समेत भएको उल्लेख गरिएको छ सुदूरपश्चिम बस व्यवसाय संघ लगायत अन्य आठ समितिले गरेको अनिश्चितकालीन चक्काजामको विरोधमा दिपायलमा यात्रुहरू आन्दोलनमा उत्रेका छन् डोटीका ग्रामीण क्षेत्र तथा अछामबाट कर्णाली रिभर यातायातको गाडीमा शनिबार दिउँसो तराई जान लागेका यात्रुहरू बन्दले दिपायलमा अल्पत्रमा परेपछि बन्द कर्ताको विरोधमा उत्रेका हुन् सयौंको संख्यामा रहेका यात्रुले बन्दकर्ता विरोध सडक विरुद्ध सडकमा नाराबाजी गरेका छन् विरोधमा उत्रिएकालाई थाम्न र सम्झाउन प्रहरीलाई हम्मे हम्मे परेको छ आन्दोलनमा उत्रिएका यात्रुले बन्दकर्ताले या गाडी खोल्नु पर्ने नभए आफूहरूलाई खाना र बस्नुको व्यवस्था मिलाउनु पर्ने माग गरेका छन् आफ्ना मजदुरमाथि प्रहरीले लाठीचार्ज गरेको भन्दै सुदूरपश्चिम बस व्यवसायी समिति सहित अन्य आठवटा बस समितिले गरेको अनिश्चितकालीन सुदूरपश्चिम बन्दका कारण डोटीको जनजीवन प्रभावित भएको हो मनसुनी गतिविधि सक्रियतासँगै केही दिन यता निरन्तर भइरहेको वर्षा क्रमशः कम हुँदै गएको छ एक सातासम्मको भारी वर्षाले पहाडी भेगमा पहिरो र तराई क्षेत्रमा डुबानले ठूलो संख्यामा धनजनको क्षति भएको थियो गृह मन्त्रालयको विवरण अनुसार अविरल वर्षाका कारण आएको बाढी पहिरो र डुबानमा परे साउन तेह्र गतिसम्म पचहत्तर जनाको मृत्यु एकतिस जना घाइते र बाह्रजना बेपत्ता भएका छन् देशको पश्चिमी पश्चिमी भेगमा भने अझै केही दिन वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ खास गरी सुदूरपश्चिम भेगमा रातिको समयमा एक दुई दिन भीषण वर्षा हुने सम्भावना रहेको मौसमविद वरूण पौडेलले रासलाई जानकारी दिए दुई दिन यता लगातारको झरी कम भइसकेको र सक्रिय मनसुनमा सुधार आएको बताउँदै उहाँले पश्चिम क्षेत्रमा भने केही दिन वर्षा हुने देखिएकाले सतर्क रहनुपर्ने बताउनुभयो अब देश बाहिरका खबर अमेरिकामा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति पदकी उम्मेद्वार हिलारी क्विन्टनको चुनाव अभियानसँग सम्बन्धित वेबसाइट र जानकारीहरू ह्याक गरिएको छ यो डेमोक्रेटिक डेमोक्रेटिक पार्टी विरुद्धको ठूलो साइबर आक्रमण भएको अमेरिकी संसार माध्यमहरूले जनाएका छन् ह्याक गरिएकोमा डेमोक्रेटिक नेसनल कमिटी तथा डेमोक्रेटिक काङ्ग्रेसनल क्याम्पेन कमिटीसँग सम्बन्धित जानकारी छन् साइबर आक्रमणको पछाडि रुसी सरकारका लागि काम गर्ने एजेन्टको हात रहेको छ दावी अमेरिकी राष्ट्रपतिहरू अधिकारीहरूले गरेका छन् रुसले अमेरिकामा हुने राष्ट्रपति चुनावलाई प्रभावित गर्न खोजिरहेको आशंका संसार माध्यमहरूले गरिरहेका छन् यसअघि रिपब्लिकन उम्मेद्वार डोनाल्ड ट्रम्पले आफ्नो विरुद्ध रुसको प्रयोग गरिरहेको आरोप स्वयं क्विन्टनले लगाएकी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 तथा प्रशिक्षकहरूलाई विदाय गरेको छ शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी कमिटीले ब्राजिल जाने खेलाडी प्रशिक्षक र अफिसियलहरूको विदाय गरेको हो आगामी सातादेखि ब्राजिलको रेयो दि जेनेरियोमा समर ओलम्पिकको नयाँ संस्करण शुरू हुँदैछ प्रतियोगितामा नेपालका अठहत्तर सतासी खेलाडीले विभिन्न विधामा प्रतिस्पर्धा गर्दैछन् नेपालबाट सहभागी हुने खेलाडीहरूमा पौडीका शिरिष गुरुङ र गौरीका सिंह जुडुकी लोहामु खत्री अर्चरीका जित जितबहादुर मोक्तान तेक्वान्दोका निशा रावल एथलेटिक्सका सरस्वती भट्टराई र हरिकुमार रिमाल छन् सात खेलाडी पाँच प्रशिक्षक सहित तीस सदस्यीय टोली ब्राजिल जानेछ रियो ओलम्पिकको मार्च पासमा नेपालको झण्डा जुडो खेलाडी फुपु लोहाम खत्रीले बोक्ने बताइएको छ अस्ट्रेलिया विरूद्धको पहिलो टेस्ट क्रिकेटमा श्रीलंकाले सनसनीपूर्ण जित हासिल गरेको छ पाब्लेकेलेमा भएको खेल घरेलु टोली श्रीलंकाले एक सय सय रनको फराकिलो अन्तरले जितेको हो दुई सय अडसठी रनको चुनौती पछ्याएको अस्ट्रेलिया शनिबार एक सय एकसठी रनमै समेटिएपछि श्रीलङ्काले शानदार जित हासिल गरेको हो खेलको पहिलो इनिङमा एक सय सत्र रनमै समेटिएर छयासी रनले पछि पर्दै आलोचना खेपेको श्रीलङ्काले दोस्रो इनिङमा man of the match Kusal मेन्डिसको एक सय सत्तर रनको मद्दतले तीन सय त्रिवन्न रन बनाएर अस्ट्रेलियालाई दबावमा राखेको थियो यो जितसँगै श्रीलङ्काले तीन खेलको श्रृङ्खलामा एक शून्यको अग्रता लिएको छ यो सँगै राति दस बजेको युनिटी खबर सकिने लागेको छ जाँदा जाँदै प्रमुख समाचार शीर्षकहरू पुनः एकपटक काङ्ग्रेस माओवादी केन्द्र र मधेसी मोर्चाबीच राजनैतिक समझदारी कायम गर्न कार्य दल गठन गर्ने सहमति पछिल्लो राजनैतिक अवस्थाको विषयमा छलफल ओली र दाहाल बीच हुँदै दिपायलमा बन्दको विरोध गर्दै यात्रुहरू आन्दोलनमा सुदूरपश्चिममा अझै एक दुई दिन भीषण वर्षाको